कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा एकता महाधिवेशन भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको बन्द सत्रमा सहभागीहरूबीच हात हालहाल भएको छ राजधानीको एक पार्टी प्यालेसमा जारी बन्द सत्रमा कार्यपत्रमाथि छलफलका क्रममा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई एकीकृत पार्टीको अध्यक्ष बनाउन प्रस्ताव भए लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सहभागीहरू प्रतिनिधिहरू विरोधमा उत्रिएपछि दुवै पक्षबीच हात हातहाल भएको हो सहभागीहरूबीच झडप शुरू भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिएको राप्रपा नेता अलाउद्दिन अन्सारीले जानकारी दिनुभयो अहिले दुवै पक्षका प्रतिनिधिहरू एकअर्का विरूद्ध नाराबाजीमा उत्रिएका छन् सहभागीहरूबीच नाराबाजी शुरू भएपछि भोलि बिहान साढे आठ बजेसम्मका लागि बन्द सत्र स्थगित भएको छ यसअघि एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी र पार्टी अध्यक्षमा सूर्यबहादुर थापा रहने सहमति भएको थियो सम्मेलनले तीन उपाध्यक्ष तीन महामन्त्री एक कोषाध्यक्ष प्रवक्ता सह सहप्रवक्ता र पाँच सह महामन्त्री सहित एक सय सात सदस्य नयाँ कार्य समिति चयन गर्ने बताइएको छ विक्रमसम्म दुई हजार सालमा विभाजन भएको राप्रपा आठ वर्षपछि एक हुन लागेको हो नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चार दलको साङ्गुरो घेराभित्र मात्र बसेर देशमा समस्या देशको समस्या समाधान नहुने प्रश्न पार्नु भएको छ देशको समस्या समाधान गर्न चार दलले सिन्डिकेटबाट माथि उठेर सोच्ने र काम गर्ने शैली अपनाउन सभापति कोइरालाले सबैसँग आग्रह गर्नुभयो आन्दोलनरत नेकपा माओवादी लगायतका दलहरूलाई सहमतिमा ल्याएर निर्वाचन गर्न पुराना मान्यता र सोच त्याग्नुपर्ने उहाँको भनाइ छ पोखरामा आज दया शंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै सभापति कोइरालाले आन्दोलन र दलहरू चुनावको विपक्षमा नरहेकोले वार्ता र संवाद गरी चुनावमा सहभागी गराउनु पर्ने बताउनुभयो हामीले आन्दोलनरत लगायत सबै दललाई समेटेर मात्र निर्वाचनको मिति तोक्नुपर्ने कोइरालाको भनाइ छ उहाँले देश चुनावमय भइसकेकाले चुनावी माहौल बिगार्ने गरी कुनै राजनैतिक नियुक्ति गर्न नहुने र गरिएको निर्णय पनि खारेज गरिनुपर्नेमा जोड़ दिनुभयो दया शङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार भने पोखरामा क्रियाशील पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिएको छ नेकपा एमालेका अध्यक्ष जलनाथ खनालले समानुपातिक मार्फत संविधान सभामा प्रतिनिधित्व गर्न न्यूनतम मत ल्याउनै पर्ने सीमा पूरा गर्नुपर्ने विषयमा सम्झौता नगरिने प्रश्न पार्नु भएको छ विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग उहाँले न्यूनतम एक प्रतिशत मत पनि ल्याउन नसक्ने दललाई संविधान सभामा प्रतिनिधित्व गराउनुको अर्थ छैन भन्नुभयो फौजदारी अभियोग लागेकालाई चुनावमा उम्मेद्वार बनाउन नहुने पनि उहाँले बताउनुभयो पूर्ववर्ती भट्टराई सरकारले गरेका राजनीतिक नियुक्ति नसच्याएसम्म निष्पक्ष निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ स्थायी सरकारले गरेका निर्णय संविधानसभा सदस्य संख्या न्यूनतम मतको सीमा लगायत विषयमा दलहरूबीच विवाद छ कांग्रेस र एमाले यी विषयमा अडिक भने एकीकृत माओवादी र मधेसी दल पुरानै कानून अनुसार निर्वाचन गराउनुपर्ने अडानमा रहेका छनृ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले निर्वाचनको वातावरण बनाएर मिति घोषणा गर्न सरकार आतुर रहेको बताउनु भएको छ कोटेश्वर महादेव क्षेत्र विकास समाजले काठमाडौँमा गरेको कार्यक्रममा रेग्मीले समयमै निर्वाचन गराउन निर्वाचन अध्यादेशमाथि सहमति जुटा जुटाउन दलहरूसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो सरकारले पूर्ण रूपमा स्वतन्त्र र निष्पक्षता कायम गर्दै यथासम्भव सबै दलको सहभागिताको सुनिश्चित सहित भयरहित वातावरणमा समावेशी चरित्रको निर्वाचन सम्पन्न गराउने लक्ष्य राखेको छ यसका लागि संविधान सभा सदस्य निर्वाचन अध्यादेशलाई अन्तिम रूप दिनका लागि सरकारले विगत केही दिनदेखि विभिन्न राजनीतिक दलहरूसँग विस्तृत छलफल जारी राखेको छ निर्वाचन कानूनको पूर्णतासँगै निर्वाचन मिति निर्वाचन मैत्री वातावरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरी निर्वाचन मिति घोषणा गर्न सरकार आतुर रहेको पनि छ त्यसैले निर्वाचनप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिताका लागि म सबैसँग सहयोगको अपेक्षा गर्दछु अध्यादेशमा रहेका विवाद केही दिनमै समाधान गरेर निर्वाचनको मिति तोक्ने उहाँको भनाइ थियो सबै दल सहभागी गराउन समावेशी चाहना सम्बोधन गर्दै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार तयार रहेको अध्यक्ष रेग्मीको प्रस्तोक्ति छ नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले एकीकृत माओवादीले संविधानसभा निर्वाचन नचाहेको आरोप लगाउनु भएको छ पूर्ववर्ती बाबुराम भट्टराई सरकारले गरेका विवादास्पद राजनीतिक नियुक्ति खारेज गर्न नमान्नुले माओवादीको निर्वाचन विरोधी नियत प्रष्ट भएको दावी गर्नुभयो काठमाडौँ निर्वाचन क्षेत्र नम्बर एकमा काँग्रेसले गरेको कार्यक्रममा सिंहले भट्टराई सरकारले गरेका राजनीतिक नियुक्ति कायम राखेर गरिएको निर्वाचन निष्पक्ष हुन नसक्ने बताउनुभयो माओवादीले काँग्रेसलाई संघीयता विरोधीका रूपमा प्रचार गरेर उसका गलत क्रियाकलाप छोप्न खोजेको आरोप सिंहले लगाउनुभयो मुख्य राजनीतिक दलका नेताहरूले संविधान सभाको समानुपातिक तर्फ प्रतिनिधित्व गर्नका लागि संविधान सभाको निर्वाचनमा न्यूनतम मत ल्याउनै पर्ने सीमा अर्थात थ्रेस होल्ड राख्नुपर्ने बताएका छन् रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेताहरूले थोरै भए पनि थ्रेस होल्ड राख्नुपर्ने बताएका हुन् कांग्रेस नेता अर्जुन नरसिंह केसीले प्रतिनिधित्वका लागि सामान्य भए पनि सीमा राख्नै पर्ने भन्दै एकीकृत माओवादी चुनावका पक्षमा नभएकाले सहमति भइसकेको विषयमा पनि कुरा फेरिरहेको आरोप लगाउनुभयो उहाँले अहिलेको प्रक्रियाको विरोध गर्नेहरूलाई उच्च स्तरीय संयन्त्रमा समेटेर भए पनि तत्काल मिति घोषणा गर्नुपर्ने बताउनुभयो यदि लोकतान्त्रिक पद्धतिमाथि विश्वास हुँदा हुँदा पनि झिरा मसिना प्रक्रियागत कुरामा कहीँ असहमत छ भने राज्यले सम्बोधन गर्नुपर्छ चार दलले सम्बोधन गर्नुपर्छ यो निर्वाचन मन्त्री परिषदले सम्बोधन गर्नुपर्छ र त्यसरी नै निर्वाचनमा सहभागी गराउनुपर्छ एकीकृत माओवादीका नेता टोप बहादुर रायमाझीले नेपालमा आवश्यक भन्दा बढ़ी पार्टी खुलेकाले त्यसलाई व्यवस्थित गर्न पनि थ्रेस होल्डको व्यवस्था गर्नै पर्ने बताउनुभयो उहाँले छ सय एक सीट संख्यालाई घटाएर चार सय एकानब्बे बनाउनु सही रहेको बताउनुभयो जो कोही पार्टी पनि त्यसलाई परिवार बनाएको छ एउटा पार्टी बनाएको छ राज्य अध्यक्ष बनाएको छ परिवारका सदस्य राखिदिएको छ आफ्नो नातावाता राखिदिए यस्तो किसिमले चल्दैन कम से कम राष्ट्रको र जनताको लागि के गर्न सक्छ यो पार्टीले त्यसमा पनि जनताको केही न केही विश्वास दिन सक्छ भन्ने प्रकारको वातावरणको लागि एउटा प्रकारको हो त्यो चाहिन्छ एमाले नेता भीम रावलले बाबुराम सरकारले गरेको राजनीतिक नियुक्ति बदर नगरी निर्वाचनमा जान नसकिने प्रश्न पार्नुभयो जब हामीले निष्पक्ष सरकारको परिकल्पना गरेर निष्पक्ष सरकार भए मात्रै हामी राजनीतिक दलहरू एकमत भएर निर्वाचनमा जान सक्छौँ भन्ने भावनाका साथ हामीले यस्तो सरकार गठन गरिसकेपछि निर्वाचनमा कुप्रभाव पार्ने निर्वाचनको निष्पक्षतामा आँच आउन सक्ने कुनै पनि राजनीतिक नियुक्तिहरू बदल हुनुपर्छ त्यस्ता कार्यक्रमहरू हामीलाई स्थगित हुनुपर्छ राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले भने तेह्र बुधे माग पूरा नगरेसम्म निर्वाचन सम्भव नरहेको बताउनुभयो उच्च स्तरीय राजनैतिक संयन्त्र अवैधानिक हो भन्दै उहाँले फौजदारी अभियोग लागेकालाई चुनाव लड्न दिनै नहुने जिकिर गर्नुभयो नेकपा एमालेकी पोलिट ब्यूरो सदस्य उर्मिला अर्याल एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नु भएको छ अर्यालले एमाले नीति र सिद्धान्त विहीन भएको आरोप लगाउँदै माओवादीमा प्रवेश गर्नु हो महिला दलित र जनजातिलाई एमाले अवसर नदिएकाले एमाले भित्र रहनुको अर्थ नदेखेको उहाँले दावी गर्नुभयो अर्याललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फूलमाला र टीका लगाएर पार्टीमा भित्र्याउनु भएको हो जबकि उहाँ एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री समेत भइसक्नु भएको थियो पोखरामा भएको अखिल नेपाल महिला संघको अधिवेशनमा एकमतले उपाध्यक्ष विद्या भण्डारीलाई नेतृत्वको जिम्मेवारी दिएपछि असन्तुष्ट रहँदै आउनुभएकी उहाँ वर्षौंसम्म आफू बसेको घर र तीनका नेतालाई सत्तो शराब गर्दै प्रचण्डको पार्टीमा भित्रनु भएको हो एमालेको बुटोल महाधिवेशनबाट पोलिट ब्युरो सदस्यमा समेत निर्वाचित अर्यालले स्थायी समितिमा मनोनयन गर्न दबाव दिए पनि नेतृत्वले मानेको थिएन एकीकृत माओवादीको केन्द्रीय कार्यालय कोटेश्वरमा गरिएको कार्यक्रममा अर्याल र नायिका रेखा थापालाई अध्यक्ष प्रचण्डले एकसाथ पार्टीमा भित्र्याउनु भएको हो थापाले संविधान सभा चुनाव पछाडि आफूलाई माओवादी निकटका रूपमा चिनाउँदै आउनु भएको थियो कार्यक्रममा अध्यक्ष प्रचण्डले एमाले लगायतका दल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 चारदलीय सिन्डिकेट तोड्न आफ्नो गठबन्धन बलियो र विस्तार हुँदै गएकाले चार दललाई घुँडा टेक्न बाध्य पार्ने दावी गर्नुभयो रेग्मी नेतृत्वको सरकारलाई रिमोट कन्ट्रोलबाट सञ्चालित भएको आरोप लगाउँदै अध्यक्ष वैद्यले निर्दलीय सरकारले गरेका हरेक गतिविधिले बाह्य शक्ति हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो आन्दोलनरत नेकपा माओवादी सहित तेत्तीस दलले राष्ट्रपति डाक्टर रामवरण यादवले चैत एक गते जारी गरेको बाधा अड्काउ फुकाउ आदेश खारेज नभएसम्म कोहीसँग वार्ता नगर्ने अडान राखेको छ सरकारले पटक पटक गरेको आग्रहलाई व्यवस्था गर्दै आएका उनीहरूले आज बसेको बैठकले उच्चस्तरीय राजनैतिक समितिले बोलाएको वार्तामा पनि नजाने निर्णय गरेका हुन् माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकले आफूहरूको मागमा लचक नभएसम्म वार्तामा नबस्ने र आन्दोलनको कार्यक्रम जारी राख्ने निर्णय भएको पार्टी सचिव देव गुरूङले जानकारी दिनुभयो वार्ताको बारे कुनै औपचारिक पत्र नआएकोले पनि वार्तामा जाने कुरा नभएको गुरूङको भनाइ छ बैठकले साना तेत्तीस दलको गठबन्धनलाई मोर्चाको रूपमा निर्माण गर्ने निर्णय भएको पनि निर्णय भएको पनि गुरुङले जानकारी दिनुभयो यस्तै यही जेठ चौध गते गर्ने आमसभाको तयारीलाई तीव्र रूपमा अगाडि बढाइने निर्णय भएको छ नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले आगामी संविधान सभाको चुनावमा नेपाली कांग्रेसको जित सुनिश्चित भएको बताउनु भएको छ कैलालीको कोटा तुलसीपुरमा नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले गरेको कार्यक्रममा उहाँले कांग्रेसको जित हुने बताउनु भएको हो जनताको संविधान नबनेसम्म देशमा विकास हुन नसक्ने बताउँदै उहाँले आफू असफल भए पनि राष्ट्रलाई कहिले असफल हुन नदिने बताउनुभयो हामी असफल होला नेपाल असफल हुन दिँदैनौँ राष्ट्रलाई असफल हुन दिँदैनौँ हामी भत्केला हामी समाप्त होला तर हामी समाजलाई भत्कन दिँदैनौँ हामी मरौँला तर समाजलाई मर्न दिँदैनौँ नेपाल र नेपाली फललाई हामी मर्न दिँदैनौँ हामी सहादत प्राप्त गर्न सक्छौँ त नेपाल राष्ट्रले सहादत प्राप्त गर्दैन नेपाल सदा अमर रहन्छ हाम्रो नेपाली कांग्रेसका नेता रामशरण महतले निर्वाचनको मिति घोषणा गर्न नसक्नु सरकारको कमजोरी भएको टिप्पणी गर्नुभएको छ भरतपुर विमानस्थलमा पत्रकारसँग नेता महतले केही दलले आपत्ति जनाए भन्दैमा अल्म लिएर बस्न उचित नभएको बताउनुभयो निर्वाचनको मिति घोषणा गरेपछि सबै निर्वाचनको माहौलमा होमिने विश्वास व्यक्त गर्दै महतले सबैले आठ गरेर अध्यादेश जारी गरी मिति घोषणा सरकारले आठ गरेर अध्यादेश जारी गरी मिति घोषणा गर्न सुझाव दिनुभयो उहाँले समानुपातिकमा चुनिन मतको सीमा थ्रेस होल्ड कायम नगरी देशमा अराजकता निम्तिने बताउनुभयो राष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नुभएको छ चुरे संरक्षण कार्यक्रमसँग सम्बन्धित सरकारी निकायका उच्च अधिकारीहरूसँग शीतल निवासमा भएको छलफलमा आफ्नो स्थानबाट चुरे संरक्षणमा योगदान पुर्याउन उहाँले सम्बन्धित अधिकारीहरूलाई आग्रह गर्नुभएको हो छलफलमा अर्थमन्त्री शंकर कोइराला सहित सम्बन्धित अन्य मन्त्रालयका मन्त्री सचिवहरू र राष्ट्रपतिका सल्लाहकारहरूको उपस्थिति थियो वन तथा भू संरक्षण मन्त्रालयका सचिव कृष्ण पौडेलले चुरे संरक्षण कार्यक्रमको गतिविधि र प्रगतिबारे जानकारी गराउनु भएको राष्ट्रपति कार्यालयका निमित्त सचिव हरिकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ तराईका बाइस जिल्ला सहित पहाड़ी केही जिल्लामा चुनावको मिति तोक्न भन्दै आमरण अनसन थालेको सद्भावना पार्टी र सरकार बीचको वार्ता निष्कर्षविहीन भएको छ सरकारले माग सकारात्मक भने पनि लिखित प्रतिबद्धता नजनाएकाले वार्ता निष्कर्षविहीन भएको हो सद्भावनाका महासचिव मनिष सुमनले सरकार समक्ष माग राखे पनि त्यसमा सरकारले लिखित प्रतिबद्धता नजनाएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो संविधान सभाको निर्वाचन मिति तत्काल घोषणा हुनुपर्ने निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने आमाको नामबाट नागरिकता दिने व्यवस्था मिलाउनुपर्ने लगायतका दस बुधे माग राख्दै सद्भावना आन्दोलनमा उत्रिएको हो आन्दोलन स्वरूप सद्भावनाका नेता कार्यकर्ताहरू विभिन्न जिल्लामा आमरण अनसनमा बसिरहेका छन् यसैबीच सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भोलिदेखि आफू पनि आमरण अनसनमा बस्ने बताउनु भएको छ पार्टीले उठाएका दस बुधे मागप्रति सरकार गम्भीर नभएको भन्दै काठमाडौँमै आमरण अनसनमा बस्ने महतोले घोषणा गर्नुभयो आमरण अनसन बसेका नेता कार्यकर्ताको स्वास्थ्य अवस्था बुझ्न नेपालगंज पुग्नुभएका महतोले सरकार आफ्ना मागप्रति गैर जिम्मेवार भएको आरोप पनि लगाउनुभयो आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाई थियो काठमाडौँको भेकुटी मण्डपमा समर फेस्टिभल दुई हजार सत्तरी कन्सर्ट आयोजना हुने भएको छ पच्चीस जेठमा हुने कन्सर्टमा शास्त्रीय संगीतदेखि लोक आधुनिक सहित पप रक तथा मेटल गीत संगीत प्रस्तुत हुने आयोजकले आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ कृत्रिम पानीको वर्षा सहित हुने कन्सर्ट नेपालमा पहिलो पटक गर्न लागि आयोजक संस्था Oscar event and entertainment manager Subodh दाहालले जानकारी दिनुभयो नेकपा माओवादीका कार्यकर्ताले सभा सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कूल कब्जा गरेको छ पहिलो पटक बोर्डिङ नै कब्जा गरेको घोषणा गरेपछि करिब छ सय विद्यार्थीको भविष्य अन्यलमा परेको छ बोर्डिङ तीन दशक अघि स्थापना भएको हो माओवादीले आज जारी गरेको विज्ञप्तिमा स्कूलको सम्पूर्ण संरचना जग्गा जमिन कब्जा गरेको उल्लेख गरेको छ बोर्डिङबाट प्राप्त आमदानी अमेरिका लगेको आरोप माओवादीले लगाएको छ त्यहाँ अध्ययनरत विद्यार्थीको शुल्क अत्याधिक बढ़ाएको र शिक्षकहरूमाथि श्रम शोषण गरिरहेको आरोप माओवादीको छ बैतडीमा हावाहुरी तथा वर्षाका कारण चौबिस घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको छ हिजो दिउँसोदेखि नै चलेको हावाहुरी र भारी वर्षापछि विद्युत पोल र ट्रान्सफर्मरमा क्षति पुगेको कारण विद्युत सेवा अवरुद्धको नवलपरासीमा अवैध रूपमा जिल्ला विकास समितिले ढुङ्गा गिटीको ठेक्का लगाएको भन्दै खारेजीको मागसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ जिल्लाको राष्ट्रपति संरक्षित उत्तरी चुरे पहाड़बाट अवैध रूपमा उत्खनन गरी ल्याइएका ढुङ्गा गिटी जीविसले ठेक्का दिएको भन्दै स्थानीय शम्भु प्रसाद उपाध्यायले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् नेपाल सरकारबाट वातावरण संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण योजना ल्याए पनि त्यसको अवज्ञा गर्दै विदेश निकासीका लागि जिल्ला विकास समितिले ठेक्का दिएको ठेक्का तत्काल बदर गर्न उजुरीमा माग गरिएको छ नेपाल महिला संघको सुदूरपश्चिमाञ्चल कार्यशाला गोष्ठी भोलिदेखि धनगढीमा शुरू हुने भएको छ नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबाले उद्घाटन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 एकै ठाउँमा पाइन्छ त कतै ल किन नपाउनु सुदीप सुज सेन्टरमा जानुहोस् न त सुदीप सु सेन्टरका विशेषताहरू तयारी एवं अर्डर अनुसारका बोर्डिङ तथा स्कुलका जुत्ताहरू पार्टी सुज तथा कन्फर्ट सुज सुपथ मूल्यमा सम्पूर्ण जुत्ताहरूको होलसेल एवं खुद्रा बिक्री गरिन्छ वर्षौँ वर्षदेखि सेवा दिँदै आइरहेको तपाईँहरूकै आफ्नै पसल सुदीप सु सेन्टर खैरहने छ पुरानो पर्सा बजार चौधरी मेडिकलको आडैमा प्रोपराइटर सोमबहादुर पुरकुटी सम्पर्क मोबाइल अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उन्चालिस पुनश्च ज्याकेट स्प्रे गर्नु परेमा एवं जुत्ता आवश्यकता तथा ब्याग मर्मतको लागि सधैँ हामीलाई सम्झनुहोस् रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल राष्ट्रिय खबरमा अब विदेशका खबर उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा छोटो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको छ उत्तर कोरियाको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आज बिहान दुई र दिउँसो एउटा मिसाइल परीक्षण गरिएको जानकारी दिइएको छ रक्षा मन्त्रालयका अधिकारीहरूले मिसाइल परीक्षण पछिको अवस्थालाई सतर्कताका साथ अनुगमन गरिरहेको बताएका छन् मिसाइल परीक्षणको विषयलाई लिएर दक्षिण तथा उत्तर कोरियाबीच तनाव बढेको छ गत महिना अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरियाले अमेरिकी सैन्य बेस दक्षिण कोरिया र जापानमा आक्रमण को धम्की समेत दिएको थियो यो विवाद सेलाउन नपाउँदै उत्तर कोरियाले पुनः क्षेप्यास्त्रको परीक्षण गरेको हो चीनको उत्तरी क्षेत्रमा वर्षासँगै आएको बाढ़ीमा पचपन्न जनाको मृत्यु भएको छ घटनामा अन्य चौध जना हराइरहेका छन् चीनको नागरिक मन्त्रालयका अनुसार गत मंगलबारदेखि जारी वर्षा तथा बाढ़ीका कारण चीनका नौ प्रान्त प्रभावित भएका छन् बाढ़ीका कारण छब्बीस सय घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् यस्तै वर्षा र बाढ़ीका कारण छ लाख पचास हजार मानिस प्रभावित भएका छन् हराइरहेका व्यक्तिहरूको उद्धार र प्रभावित व्यक्तिहरूलाई राहत वितरण कार्य भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् इराकका विभिन्न क्षेत्रमा भएका बम हमलामा हिजो एकै दिन कम्तीमा एकात्तर जनाको मृत्यु भएको छ अधिकारीहरूका अनुसार दियाला प्रान्तको राजधानी बकिबामा रहेको एक मस्जिदमा भएको विस्फोटमा चालिस जनाको मृत्यु भएको हो भने छयालिस जनाभन्दा बढी घाइते भएका छन् त्यसैगरी पश्चिम बगदादको अमेरिया जिल्लाको एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ राष्ट्रिय खबरमा अब खेलकुदका खबर Indian Premier League IPL cricket प्रतियोगितामा किङ्स इलेभेन पञ्जाबले मुम्बई इन्डियन समक्ष जितका लागि एक सय चौरासी रनको लक्ष्य प्रस्तुत गरेको छ Himachal Pradesh cricket association stadium धर्मशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित बीस ओभरमा आठ विकेटको क्षतिमा एक रन बनाएको हो पञ्जाबका लागि अजहर मोहम्मदले आठ चौका र चार छक्काको मद्दतमा अस्सी रनको योगदान दिए भने साउन मार्सले त्रिसठी रन बनाए जवाफी ब्याटिङ गरिरहेको मुम्बईले यो समाचार तयार पार्दासम्म तीन दशमलव चार ओभर खेल्दै एक विकेटको क्षतिमा सत्ताइस रन बनाएको छ मुम्बई बाइस अङ्क सहित शीर्ष स्थानमा छ भने चौध अङ्क जोडेको पञ्जाब छैठौं स्थानमा रहेको छ प्रतियोगिता अन्तर्गत आजै राति सभा आठ बजेपछि हुने अर्को खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेङ्गलोर पनि आमुन्य सामुन्ने हुँदैछन् मुम्बई चेन्नई र राजस्थान प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरिसकेका छन् भने सेमी फाइनल समीकरण पूरा हुन अब एउटा टिम पुग्नुपर्नेछ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक चार दलको सागुरो घेराभित्र बसेर देशको समस्या समाधान नहुने कांग्रेस सभापति कोइरालाद्वारा प्रस्तोक्ति माओवादी लगायतका दललाई सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने भनाई न्यूनतम एक प्रतिशत मत पनि ल्याउन नसक्ने दललाई संविधान सभामा सिट दिनुको अर्थ नहुने एमाले अध्यक्ष खनालको भनाई मन्त्री परिषद अध्यक्ष रेग्मी भन्नुहुन्छ वातावरण बनाएर मिति घोषणा गर्न सरकार आतुर छ राप्रपा राजपा एकता महाधिवेशनमा कार्य बीच झडप एकता नहुँदै मनमुटा बढ्यो एकीकृत माओवादीले भने एमाले नेत्री उर्मिला अरियाल र नायिका रेखा थापालाई पार्टीमा भित्रायो उत्तर कोरियाले गर्यो पूर्वी तटीय क्षेत्रमा छोटो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाको तीव्र आपत्ति चीनको उत्तरी क्षेत्रमा बाढीमा परि पचपन्न जनाको मृत्यु र आइपिएल क्रिकेट प्रतियोगितामा पञ्जाबले मुम्बईलाई दियो एक सय चौरासी रनको लक्ष्य दोस्रो खेलमा चेन्नई र बेङ्गलोर भिड्ने हवस् त नेपालबाडी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कट्टेललाई धन्यवाद दिँदै सुमन भट्टराई र धीरज बस्नेत विदा भयौं नमस्कार रत्ननगर नगरपालिका कार्यालयको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र नागरिकता र